नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यास लिएर आइपुगेका छौं अलिखित उपन्यास हामीले गएको साता सातौं श्रृङ्खला वाचन गरेर सुनायौं एक सय दस पृष्ठसम्म वाचन भएको यो पुस्तकको आठौं श्रृङ्खला आज वाचन हुन्छ यो पुस्तक डाक्टर ध्रुवचन्द्र गौतमको अलिखित उपन्यास दुई हजार चालिस सालको मदन पुरस्कार प्राप्त उपन्यास हो अलिखितको आठौं श्रृंखला सुनौ पृष्ठ एक सय एघारबाट अकलु केटाकेटीदेखि त्यो दृश्य हेरेर सुनेर आफ्नो आधी पेट भरेको अनुभव गर्थ्यो चैतका महिनाहरू हुन्थे र अकलु हुन्थ्यो ऊ बुढो भइसकेको छ तर अझै पनि कतै जाँदा गाउँको मौसम छ र हावा सरर र चलेको छ भने कमसेकम एकपटक उभिएर खैनी मल्छ र गाउँको खेत हेरेर यसपालि कट्ठामा कति मन फल्ला भन्ने अड्कल अवश्य गर्छ त्यसपछि मात्र पाइला अगाडि सार्छ तिलक अकलुको घरमा खान्थ्यो लामो परिवार सारा नातेदारलाई चिन्न अकलुलाई धौधौ पर्छ उसको आँखा धमिलो छ परिवारमा पच्चिस तीसजना जति छन् तिनीहरूमा बराबर झगडा भइरहन्थ्यो र कुनै एकले अर्कोलाई मल्ल युद्धका लागि तिग्रा ठटाएर दिनु मामुली घटना थियो अकलुको भनाइ थियो आफ्नो जीवनकालमा ऊ तिनीहरूलाई झगडा गर्न दिइरहन्छ तर अंशबन्डा गर्न दिँदैन झगडाकै के कथि बा अभै भैल अभै गैल अकलुले एक दिन तिलकसँग भनेको थियो म नजिकै थिएँ उसलाई अनुप्राससहित अनुवाद गरेर सुनाइदिए अकलुको भनाइ हो झगडाको के र अहिले भयो अहिले गयो अकलु तीन चार वर्ष अघिसम्म हरेक मेलामा देवीको मन्दिर अघिल्तिर फुल बेच्न जाने गर्थ्यो वीरगंज सहर उसले त्यसै गरी देखेको थियो तिनताका फर्केर आएपछि सहरका कथाहरू निकै सुनाउने गर्थ्यो कुनै बखत एउटा सिनेमा हेरेकाले उसको अनुभवमा झन वृद्धि भएको थियो खास गरी सिनेमामा एउटा बिहाको दृश्य अकलु कहिल्यै बिर्सिँदैन जसमा ठूला ठूला परातमा मोतीचुरका लड्डुहरूको पहाड ठड्याइएको थियो मोतीचुरको लड्डु उसले खाएको पदार्थ थियो त्यसकारण ऊ त्यो देखेर निकै लोभिएको पनि थियो यता अब उसका छोराहरू आँप गोलबेडा भन्टा पर्वर कैयौं तरकारी लिएर काठमाडौँसम्म पुग्न थालेका थिए त्यसकारण वीरगंजका कथाहरू अब फिक्का हुन्थे र तीन चार वा दस बाह्र वर्ष अघिको भएकाले बासी पनि तर अकलुका छोराहरू त्यही काम गर्ने मोगलानियाहरूसँग टिक्न सकिरहेका थिएनन् घाटा खुब भए साधारण किसिमको नाफाको प्रतिशत कम्मरमा घुसारेर भागेर आउँथे फेरि जाने कारण चाहिँ के भने अर्को पटक धेरै नाफा हुन्छ कि फरिद मिया खसीहरू लगेर काठमाडौँमा बेच्छ त्यो पनि त्यस्तै सोध्छ तौरे नाफा र धेरै आशाले गर्दा एकपटक उसका धेरै खसीहरू काठमाडौँ पुग्न साथ मरेका थिए जसलाई उसले चौथाइ मोलमा बेचेर फर्काउनु परेको थियो आखिर त्यो घाटा लगातार चार पाँच पटक खसी नलगी कसरी पूरा हुन्छ त्यसकारण त्यो पनि मालिकको कुनै जडाउरी कुर्ता लगाएर वर्षेनी काठमाडौँ जान्छ र भित्रभित्र केही धस्केर फर्किन्छ त्यसो त फरिद मियाको सारा समय घुँडामुनि फिजिएको एकजिमा कन्याउँदैमा बित्थ्यो पुरानो एक्जिमाले उसलाई दुःख दिन्थ्यो त्यसका लागि ऊ काइयोको पनि प्रयोग गर्थ्यो कहाँसम्म भने काठमाडौँका व्यापारी वा ग्राहकहरूसँग खसीको मोलतोल गरिरहेको बेलामा समेत उसको काइयो सहितको एउटा हात आफ्नो एक्जिमामाथि सक्रिय रहन्थ्यो गाउँमा तीनवटा इनार छन् एक दिन मानिसले देखे एउटा चाहिँ इनारमा थोप्पो पानी छैन हुन त त्यो एक दिनमै घटेको घटना नहुँदो तर गाउँलेहरूलाई लाग्यो हिजोसम्म इनारमा पानी थियो किनभने गाउँमा पानीलाई फोहोर मान्ने चलन छैन र इनारको हिलो र माछाका कत्ला मिसिएको पानी धेरै दिनदेखि चलन गरिएको थियो त्यसै पनि त्यो इनारको पानी प्रशस्त पहेँलो रङको थियो दाल तरकारीमा बेसर हाल्नै नपर्ने गरी पानीमा भ्यागुताका बच्चाहरू यताउता पौडी खेलिरहन्थे र मुतिरहन्थे इनार भत्किने अवस्थामा थियो र त्यसको भित्तामा अनेक दुलादुली थिए जहाँ बेला बखत सर्पले टाउको कोचिएको पनि हुन्थ्यो इनारको आँट पहिले जमिनभन्दा अलिक उठेको त हुँदो तर अब हिलोले गर्दा बराबर लाग्थ्यो इनारसम्म पुग्नलाई एउटा टप्परी ओछ्याइएको थियो त्यसै कतै बसेर मानिस दतिवन खुल्ला सब गर्थे आदि चिरेर जिब्रो खुर्किएर फ्याँकेको दतिवनका छेस्काहरू यत्रतत्र छरिएका देखिन्थे कहिलेकाहीँ त इनारभित्र पनि निश्चित छ बाहिरको हिलाको भाग इनारमा सधैँ पुग्थ्यो यसरी भ्यागुता माछा र हिलाको प्रभाव त्यसको पानीमा सधैँ विद्यमान रहन्थ्यो भने त्यो इनार मर्मत गर्नुपर्ने देखियो पञ्चायतमा बाँकी भएको रकम विकास कार्यमा खर्च गर्ने चलन थियो तर अझ द्रुत गतिले विकास गर्ने हो भने अलिकति चन्दा उठाउनु पनि जरुरी छ यस्तो सोचेर जिमदारले भने देख सन्तो अनि के चन्दा उठवल जाई त खाली इनारे खातिर न बाँधो के चन्दा लगले हात एडी जङ उठावल जाई अर्थात् तिमीहरू हेर चन्दा उठाइयो भने केवल इनारका लागि होइन बाँध बाँध्ने चन्दा समेत यहीँ उठाइनेछ बाँध कहाँ होइ मालिक कच्ची बाँध बर्खामै त बहिए आई त रिछनले भन्यो जो चन्दा दिनुपर्ने कुरा सुनेदेखि नै निकै गम्भीरता अँगालेर बसेको थियो त्यसकारण बाँधका लागि पनि चन्दा उठाउन सुनेपछि उसले भनेको थियो बाँध के काम मालिक बर्खामा त फुटिहाल्छ जिमदार दुईटा चन्दा एकैपटक उठाउने अनमोल प्रसन्नता छाड्न तयार थिएनन् उनको विचार थियो चन्दा धेरै उठ्यो भने गाउँ सम्पन्न देखिन्छ गाउँको एकता देखिन्छ उन्नति जुन हुन्छ त्यो त छँदैछ भने बजाई कहके के के कर्तव्य न छोडेके चाहे बिना कर्तव्य के आदमीकै छन् जिमदारले बोलेका थिए मनुष्य कर्मको निकै सार्थक जनाउने वाक्य जुन बढी बढी महर्षीहरूको जिब्रोमा समेत सिद्धिद्वारा मात्र आउनु सम्भव छ के भने भत्किन्छ भनेर हामीले कर्तव्य गर्न छाड्नु हुँदैन बिना उद्योगको मान्छे के काम यो सुनेर धरिछन् त चुप लाग्यो हो उसको अनुहारको गम्भीरता अलिक अझै घनत्वयुक्त देखिन थाल्यो चन्दा खेतको हिसाबले उठाइन्थ्यो खेत नहुनेले चन्दामा आफ्नो पसिना दिने चलन थियो तर धरिछन्दको त खेत थियो अलिकति पहिले यही कुरा उसलाई खट्किन थाल्यो उसको खेत किन भइदियो हुन त त्यो एउटा हाँसोड्दो कुरो थियो तैपनि तर बरेवाका अनेक मानिस चन्दामा केवल श्रम दिने किसिमका थिए श्रमको मोल चार सेर त्यसकारण त्यो सस्तो श्रम तिनीहरूसित कसेर लिइन्थ्यो तर बाँध पैनमा मिहिनेत गर्दा त्यो चार शेरको हरणले पनि घरमा टुकी मात्र बालेर सुत्नुपर्ने उदासी हुन्थ्यो चुलो भने शान्त निर्द्वन्द त्यसपछि चुलोमा बदल्नुपर्ने आगो पेटमा सर्किन थालेपछि के हुन्छ गाउँमा त्यही हुन्थ्यो केही चोर र केही आत्महत्या गर्नेहरू जुम्ल्या रूपमा जन्मिन्थे यसपटक अकलुले ठट्टा गर्यो ठिक बा बाँध फुटिया मेघ्न मेघ न वर्षित पुरा खुब हुई ठिक छ बाँध फुटेर पानी परेन भने पराल खुब हुन्छ हामी न त गाई भैँस त मोटाइबे गरी हामी नभए पनि गाई भैँसी त मोटाइहाल्छन् जिमदार अथवा अरू पञ्चबल आदमीलाई यस्ता ठट्टाहरूमा आपत्ति थिएन खुलेर हाँस्न थाल्थे तिनीहरू केवल चन्दाको असुलीमा मात्र अनुशासन चाहन्थे त्यसो त गाउँमा यो प्रचलित थियो के भने मालिक अप्रसन्न भयो भने विकास कार्य गर्न थाल्छन् गाउँकी एउटी विधुसित एकपटक मालिक पर्याप्त रिसाए उनले केही दिनपछि नै गाउँमा एउटा लामो सडकको निर्माण गरे सडक त्यो विद्युतको एक टुक्रा खेतको छाती चिर्दै निक्लेको थियो त्यो बेग्लै कुरा हो विदुईको सानो नोक्सानले गाउँका सबै भाइका लागि बाटो बन्छ भने हानि के छ विदुईले मुआब्जा पाइहाले यता विदुईको के अवस्था थियो भने ऊ मुआब्जाको रकम थाप्दा छाती पिट्टी पिट्टी रोइरहेकी थिए त्यसकारण मालिकलाई धेरै अप्रसन्न देख्न गाउँको एउटा मानिस पनि चाहँदैनथ्यो विकास कार्य तुरन्त चालू गरिएला भन्ने भएले तैपनि इनार त बनाउनु नै थियो बाँध त बाँध्नु नै थियो त्यसपछि गाउँमा चारैतिर हरियाली व्याप्त हुने एउटा भाषण भर्खरै जिमदारले सबलाई पनपियाई अर्थात् जलपान जस्तै दिएका थिए हरियालीको छ्यापछ्याप्ती कल्पनामा चोपलिएर गाउँले आफूलाई सुगा ठान्न थाले अब केवल उड्नुसम्मको बेर त भने सबै तयारी थियो भए पनि चन्दा उठाउने बखत इनेराको भाइ सुनरा साफसित अड्न थाल्यो हम न अर्थात् म बेगार गर्दिनँ चुन्डालाई शङ्का थियो नग जति हुन्छ त्यो खर्च नगरेर केवल गाउँलेहरूको खास गरी बिरहिनपुर बरेवाको बेगारबाट बाँध र इनार दुवैको काम चलाइन्छ जिमदार पहिले आज्ञा मात्र दिन जान्दथे अब प्रधान पञ्चत्व प्राप्त गरेदेखि उनलाई आफ्ना जिम्मेदारीहरूको निकै बोध भएको थियो अब अचेल अनुरोध र अपिल समेत गर्न थालेका थिए सुन्दाले अड्डी लिएको सुनेर मालिक निकै निश्चिन्तता साथ मुस्कुराए ओक्रो ओकर भाइकी लेखा बोखार चढल बा उनले भने तिलकले सोध्यो यो बोखार भनेको के हो मैले माथिको वाक्य अनुवाद गरिदिएँ त्यसलाई पनि त्यसको दाजुको चाहिँ ज्वरो चढेको रहेछ सुनरा तिन्ताको वास्तवमा बिरामी थियो अलिक कमजोर पनि भएको थियो छालामा केही पहेँलो पनि उध्रेको थियो एक साँझ खेत डुलेर फर्कँदा जिम्दा राख्न पछिल्तिर हिँडिरहेका मानिसलाई अलिक परतिर उभिएर पर्खिन थाले जो निकै पछि परेका थिए जिम्दारले त्यसरी पर्खेको देख्यो कि तिनीहरूका पाइला स्वत घोडा जस्तै उठिन थाल्छन् जरुर कौनो बात होइ कुनै कुरा त पक्कै छ नत्र मालिक त्यसै तिनीहरूलाई पर्खेर उभिँदैनन् चल तनी सुनरा कि देखले तिनीहरू नजिक पुगेपछि जिम्दारले भने उनी सुनरालाई हेर्न जान चाहन्थे सुनरा डोरीको खाटमा थाङ्नाहरूमाथि एक्लै सुतेको थियो उसले एउटा घिउ रङको चद्दर मुख छोप्ने गरी ओढेको थियो जिमदारले मुखबाट चद्दर हटाइदिए र सुन्द्राको नारी छाम्न थाले सुन्द्राले आँखा उगार्न साथ जिमदारलाई देख्यो जो हुनलाई राजपूत थिए तर कुनै चाणक्यभन्दा कम देखिँदैनथे यस्ता मालिकलाई देख्न साथ ऊ हतारिएर उठ्यो बसेर नारी छमाउन थाल्यो जिमदारले त्यसपछि उसका आँखाहरू फटाएर हेरे उसलाई कमलपित्तको आशंका भयो भने पियारी बुझाता त्यसपछि नथुनीलाई औषधि ल्याउन आए जो डेहरी पर दवाईकै डिब्बा दैलबा मल्किन्से से माग के ल्याओ नथिने कुद्यो मालिकले उसको निधार छाम्दै सोधे बोखारो बा सुन्द्राले भन्यो कहाँ जाने रात के जडाइन जडाइन लगेला कुनै राति जाडो जाडो हुन्छ नथुनीले एकछिनपछि सुहाँ सुहाँ गर्दै मेन्टुलको जाली राख्ने एफआर लेखेको बट्टा लिएर आयो नथुनी मालिकको हतार र स्नेह बुझ्दछ मालिकले एकछिन त्यो बट्टा कोतलेर दुईवटा चक्की झिकेर सुन्द्रालाई खाना दिए त्यसपछि हेल्थ पोस्टको मानिसलाई भोलि ल्याएर सुन्द्राको जाँच गराइदिनु भनेर हराए उनी जान लागे सुन्द्राको आँखामा स्वाभाविक थियो केही कृतज्ञताको उछिन पाछिन चलोस् उसले सलाम गर्यो केही बोलेन मालिक ढोकासम्म पुगे अचानक उनलाई केही सम्झना भएर आयो फर्के कोनो चिजको जरुरत होइ त नथुनिया के बोल दिए केही कुराको आवश्यकता परे नथुनीलाई भनिदिनु त्यसपछि फेरि भने रे बौवा इनार आ बाँध के नानु रोके के ऊ सबके जीवन यसो बन दे तोरा चितना बुझी त अड्जै हे ए बाबु इनार र बाँधलाई रोक्नु हुँदैन यो सबको जीवन हो यसपालि बन्न दे तेरो चित्त बुझेन भने अर्को पालोदेखि अड्डी लिनु जिमदार यति भनेर सुनरालाई उत्तररहित र दुविधायुक्त छाडेर बाहिरतिर लम्के उनलाई लाग्यो सुनराको घरबाट सँगसँगै निस्केर एउटा अँध्यारो उनको पछि लागेको छ जससित उनले थोरै भए पनि आतंकित हुनु जायज छ त्यसकारण उनी आफूले पाएको आतंक र सफलतालाई दुवै हातमा तौलिँदै खेलाउँदै कचहरी फर्के त्यसको भोलिपल्ट तिलकबहादुर जसरी भए पनि काठमाडौँ जान चाहन्थ्यो त्यसकारण ऊ जिमदार साहेबलाई भेट्न आएको थियो यस वखत जिमदारलाई देख्न साथ प्रकाशले गर्दा कि अँध्यारोले गर्दा तिलकले सोध्यो जिमदार साहेबलाई जन्डिस हुन लाग्यो कि कसो जिमदार साहेब जस्तो उनको बानी थियो पहिले आत्तिए त्यसपछि हाँसेर भने खोइ कहाँ उनले यताउति हेरे जस्तो गरे जस्तो जन्डिस वा कमलपित्त कुनै खतरनाक जन्तुको नाउँ होस् जुन उनलाई भित्रदेखि च्यात्नलाई मुख बाहिर उभिएको छ हाँसिसकेपछि जिमदारले भने होइन जन्डिस त सुनराला भएको छ म त्यहीँबाट आउँदैछु बस्नुहोस् न कताबाट पाल्नुभयो बाबुहरू तिलकले अविश्वासको मुद्रा अगालेर भन्यो जिमदारलाई गहिरोसित निहाल्दै म भोलि काठमाडौँ जाँदैछु भेटौँ भनेर तर तपाईँमा आज केही न केही परिवर्तन चाहिँ छ म भन्न भने सक्दिनँ के परिवर्तन जिमदार एकछिन सोचिरह्यो त्यसपछि छेउको एउटा मान्छेलाई खैनी मल्न हराएर भने हो म अलिक चिन्तित छु गाउँमा बाँध र इनार निर्माण गर्ने कुरा लिएर के गरौँ त्यसै चुप लागेर बस्न सकिँदैन जिम्मेदारी भएपछि आखिर देश बन्ने कुराको थालनी हुने ठाउँ यही त हो नि होइन तिलक बाबु यो कृषि प्रधान मुलुकमा त्यसपछि उनले भाषण पूरा गर्नलाई भने देशका ठुलाहरू देशमा जुन जुन कुरा ठुलो स्तरमा गर्छन् तिनी तिनै कुरा हामीले यहाँ सानो स्तरमा गरेनौँ भने मुलुकको समग्र तस्विर कसरी बन्छ एकरूपता कसरी आउँछ अनि देश समृद्ध कसरी हुन्छ तिलकको साथ गएको ऋषिले यस्तरी हेऱ्यो जिमदार खुम्चे अलिकति सोच्न थाले उनको बोलाइ त प्रभावशाली नै थियो फेरि के भयो यी ऋषिरामका बिना चस्माका नेत्रलाई जुन देखेर कि त उसको आँखा फोर्ने इच्छा जागृत हुन्छ कि आफ्नै त्यसलाई त्यसैले म फुटेको आँखाले पनि हेर्न रुचाउन जिमदारले सोचे तर ऋषिरामतिर स्नेहपूर्वक हेर्न थाले जस्तो उनको मतदाता होस् ऋषिराम हाँस्न थाल्यो उसले जिम्मेदारको स्नेहको जवाफमा भन्यो यहाँहरू जिम्मेदार मानिस हुनुहुन्छ देशको भविष्यका लागि जिम्मेदार र त्यत्तिकै जिम्मेदार दुर्गतिका लागि पनि त होला नि थाहा छैन यो जिम्मा तपाईँहरू कति इमान्दारी साथ पूरा गरिरहनु भएको छ र कुनै स्तरमा यो सुनेर जिमदारले भने बडो गम्भीर र उत्तरदायी किसिमले हामी केवल बाँध र इनारको जिम्मा लिन सक्छौं किनभने यहाँ यिनै कुराको चल्ती छ यतिमा देश र हाम्रो भाग्य जति फेरियोस् जिमदारले अलिकति ठट्टा समेत गरे चाहिँ लाग्थ्यो किनभने त्यसपछि भने हामीलाई भोक लाग्छ र खानुपर्छ के गर्नु गाउँ अझ बन्थ्यो देश जस्तै यहाँहरूले भान्सा गर्नुभयो यसो भनेर उनी उठे भात कसैले पनि खाएको थिएन ऋषि र तिलक दुवैजना जान भनेर उठे उठेर बाहिर गए जिमदार सोधै भान्सामा पुगे के सोध्न भने आज माछा माछा पाकेको छ कि छैन किनभने माछाको काँडा त स्वादिलो हुनाले उनी मजासित निल्थे तर माछा भएन भने गाँस निल्न उनलाई कष्ट पर्छ भनिन्छ यस्तो कष्टप्रद बानी उनको केटाकेटीमा अरूहरूले मारेका गरै माछा चोर्दै पोलेर खाँदा खाँदा बसेको थियो अब उनी नियमपूर्वक खरिद गरेर आफ्नो यो बानी जुन अब सोख पनि बनिसकेको थियो पूरा गर्थे घरका मानिसलाई थाहा थियो माछा नपाक्नु न्यू मात्र हो उनी बाहिरको दिनभरिको धुलो धपेडीले यहाँ आएर फटकारिरहेका छन् विश्वनाथ प्रसाद धेरै मनाएपछि मात्र बल्ल पिर्कामाथि बसे तर दोस्रो काम उनले के गरे भने त्यो एक छाक एक शब्द नबोलेर खाएपछि उनी सुत्न गए श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो बिरहिनपुर बरेवामा सबभन्दा उज्यालो तब हुन्थ्यो जब बिजुली चम्किरहेको हुन्थ्यो त्यस बखत आकाशमा बादलका पाङ्रा गुडिरहेका हुन्थे अँध्यारो र मुसलधारी रात हुन्थ्यो बिजुली चम्कनु बाहेक गाउँलाई धेरैजसो काम लाग्ने वस्तु अन्धकार नै ठहरिएको थियो त्यस गाउँमा सूर्य उदाउँदैनथे भन्नु अयथार्थ होला तर तिनीहरूलाई दिउँसै पनि फेला पर्ने कुरा अँध्यारो नै हुन्थ्यो यसपटक आकाशमा बादल ढिलो उम्रियो त्यसकारण बिरेनपुर बरेवा त्यो प्राकृतिक उज्यालोबाट पनि वञ्चित थियो यसले गर्दा इनार बनाउन सुविधा भइरहेको थियो यसपालि इनार भव्य देखिने तर्खरमा थियो यिनीहरूको आर्ट अब कम्मरसम्मको बन्न गइरहेको थियो ढुङ्गा नयाँ छापेर त्यसमा प्लास्टर लगाइदिए थियो यी सब गाउँको खुसियालीका लक्षण अवश्य थिए यिनीहरू मर्मत गर्दा दुई चार गाउँले सधैँ त्यहाँ उभिएका हुन्थे अब अब लौकता इनार जैसन अब देखियो इनार जस्तो यसपटक इनारलाई पहिलेभन्दा गहिरो पनि पारिएको थियो स्वच्छ पानी आउँछ भनेर तर त्यहाँ हेर्न आउने मध्ये कसै कसैलाई के चिन्ताले सतायो भने बाल्टिनको डोरी अब झन लामो बनाउनु पर्ने भयो बाल्टिन डुब्यो भने पहिलेभन्दा थप अप्ठ्यारो बाल्टिन इनारमा डुब्दा काँटा चाहिन्छ झेक्नलाई काँटाको डोरी जोड्नुपर्ने भयो अब फलामको अङ्कुशै अङ्कुश भएको झुप्पो त्यो काँटाले इनारको गर्भबाट बिस्तारै बाल्टिन टाँगेर निकालेको दृश्य रोमाञ्चक हुन्छ सबैलाई थाहा थियो गहिरो इनारले झन् रोमाञ्च पैदा गर्छ तर समस्या के थियो भने इनारलाई गहिरो खन्न र भव्य देखाउन यसपटक चन्दाको असुली अलि बढी नै गरिएको थियो तर जिमदार तथा प्रधान पञ्च संयुक्त रूपमा भएका विश्वनाथको विचार थियो निर्माण गर्दा धेरै स्वरविचार गर्नु कामलाई लकवा मार्न लगाउनु जस्तै हो नत्र अहिले इनार बन्न सक्थ्यो अब जुन यी गाउँलेहरू धरतीको गहिराईबाट फुटेको पौष्टिक र स्वादिष्ट जल पिउन थाल्दछन् तब सब गुनासो मेटिन्छन् इनार त ठिक छ बाँध अहिले थाल्ने कि नथाल्ने कचहरीमा यसको छलफल चल्न थाल्यो जिमदारले यिनीहरूको चन्दाको जिम्बा तीनजनालाई र बाँधको रकमको जिम्बा अन्य तीनजनालाई सुम्पेका थिए त्यो दुवैभन्दा माथि बसेर निरीक्षण गर्ने धरमपुरको वार्ड सदस्य थियो र त्यसभन्दा पनि माथि स्वभावत जिमदार साहेब जिमदार साहेब आफू कहिले यस्ता समितिमा बस्दैनन् उनी चाहन्छन् जसको पैसा हो तिनीहरूबाटै तिनीहरूको हितमा खर्च होस् तर बाँध बनेन भने खर्च हुने कसरी खर्चै भएन भने हित हुने कसरी यो समस्या थियो असारमा बाँध बाँध्नु एउटा जोखिमको काम थियो त्यहाँ इँट र सिमेन्ट हुँदैन त्यहाँ माटो पराल र बाँसका ठुट्टाहरू हुन्छन् एक महिनाभन्दा कम लाग्दैन बाँध बाँध्न बिचमा पानी परिदियो भने सारा बाँध नदीको पानीलाई केही समयसम्म मट्याइलो पार्दै बगिदिन्छ के काम लाग्यो जिमदार बडो धैर्यले सुन्ने गर्छन् अरूलाई बोल्ने मौका दिन्छन् मात्र होइन बोल्नका लागि उकास्छन् पनि कहाँ हे धरी छन् कैसे होइ यसो बदवा बधाई किन शेखर मेरो छेउमा मतिर बसिरहेको थियो अनुवाद गर जिमदारले के भने मैले भने जिमदारले भने धरी छन् के गर्ने यसपालि बाँध बाँधिन्छ कि बाँधिन्न धरिछन् ताडी धोकेर आएको रहेछ क्यारे वर्षको अन्तिम ताडी बर्खाभन्दा अघिको बर्खा लागेपछि ताडी चुहाउन बन्द गरिन्छ त्यसकारण जति पाइन्छ धोका धरिछन् प्रत्येक वर्ष यस्तो बखत आफूलाई यसै गरी आज्ञा दिने गर्छ त्यसकारण वैशाख महिनापछि ताडी नखाएको धरिछन् भेट्न हुटिट्याउको फूल भेट्नु जस्तो मानिन्छ हुटिट्याउको छिरबिरे फूल कहिलेकाहीँ बालुवामा पाइ पनि हालिएला तर धरिछन् कोइरी बिना ताडीको पाइन्न उसित अनगिन्ती कथा छन् हुटिट्याउ र हुटिट्याउको फूलका ताडीको नेख्रिँदो मौसममा झन् ठूलो कथाकार वंशधारी छन् बाँकी महिनामा कहिलेकाहीँ र एकदम बलाद्मी तरिकाले ताडी खान्छौ एक बोतलभन्दा बढी होइन बिना चिखाना अर्थात् निस्तै खाने पनि होइन असोज कात्तिकमा अथवा पछि पनि जब ताडीका बोटहरूमा तीखो हँसियाले ताजा ताछेको देख्न थालिछन् छन् आफूले देखेको दिन निश्चिन्त रूपमा ताडी खाने उद्घाटन गर्छ तर खबरदार त्यो चना फल्ने बेला हो चनाका पोटिला दाना झारसहित खेतबाट उखेलेर ल्यायो र ती झारहरूलाई पोलेर ओराहा बनायो अनि पो खानु ताडी ओराहाको स्न्याक्स बिना दरिछन ताडी छुँदैन तर अहिले नियम छैन जति पाए पनि जसरी पाए पनि खान्छ ताडी खाएपछि धरिछन् देख्छ खजुरका अग्ला होचा रुखमा ताछेको ठाउँ कुनै कल्फी भिरेको बाजा बजाउनेको मुख चाहिँ च्यातिएको छ जो मुखसँगै झुन्डिएको गाग्राको बाजा बजाउन तयार छ ऊ हाँस्छ र कुनै गीत गाउँदै फर्किन्छ जस्तो ताडीको बोटले बजाएको बाजाको धुन समाउँदै जिमदारले उसलाई सोधेपछि ऊ वाचाल भएर आयो उसले भन्यो बाँध काहे न बन्हाई मालिक तुरन्त बन्हा जाई अर्थात् बाँध तुरन्त बाँधिन्छ दरिछनको प्रस्तुतिकरण यस्तो थियो सबै गल्ला हाँसे दरिछन चुप लाग्यो उसले बुझ्यो आज ताडी अलि बढी नै उपभोग गरेको रहेछ मालिक तुरुन्तै गम्भीर भएर निर्णय दिए के भने पानी अहिलेसम्म परेको छैन आँटेर लागमेल गर्यो भने एक महिनाको काम पन्ध्र दिनमा सकिन्छ त्यसपछि पानी परे पनि के लछारिएला तर पानी पर्यो भने त खेतलाई बाँध नै चाहिएन नि त मैले भने जिमदार हाँसे पानी राम्ररी परिदिन र बाँध पनि भएन भने झन् गाउँको के गति होला भन्नुहोस् त म चुप लागे अलिकति लहडमा बोलेको थिएँ बस तन्क्याएर धेरै पर जाने रहर थिएन त्यसमाथि जिमदारको नाजवाफ तुल्याउने तर्क र अनुभवी आँखा हृदय मस्तिष्क जुन सुरुमा बिरालो समान चलाख हुँदा हुन् अब उन्नति गरेर चितुवा भनेका थिए प्रत्येक अवयव बेग्ला बेग्लै हिंसक वा वीर भन्नु पर्यो यस हिसाबले जिमदार आफू एक्लैभित्र कमसेकम तीनदेखि पाँच चितुवा पालन पोषण र सामर्थ्य लिएरै बसेका थिए हामी नोकरीदारलाई यिनी चलाउँदैनन् बेग्लै हो तर चलाउन उत्तर्सियो भने त काम तमाम छ जस्तो कि गाउँलेहरूको मामलामा देखिन्छ त्यसकारण चुप लाग्नु गाउँमा जिमदार साहेब जति सही र उचित मान्छेहरू कोही मानिँदैन थियो दोस्रो मानिस तब मात्र ठिक जब जिमदार साहेब त्यसलाई ठिक मानन् उनको यो मात्र रोबर बाफ आजदेखिको होइन प्राचीन र पौराणिक हो अक्सर गरेर कुराकानीको बीच कुनै पनि क्षणमा म त राजपूतको बच्चो हजुर भनेर जनाउदिन चुक्दैनथे पछि थाहा पाइयो राजपूतको बच्चो त उनी थिए ठिक तर केहीजनाको विचार थियो उनकी आमा कुनै अन्य जातकी थिएन यसरी उनको जन्मका साथै एउटा सन्देह पनि जुम्ल्याहा पैदा भयो वर्णशंकर जुम्ल्याहा भोलिपल्टदेखि प्रत्येक पटक बाँध बाँधिने ठाउँमा छैटी र कोदालाहरूको मेला उम्लियो धरमपुर र बरेवाका धेरै मानिसहरू माटो खन्दै पराल ओछ्याएर त्यसमाथि खन्याउँदै बाँसका बलिया र ठूला चिराहरू बनाएर अड्याउँदै र माटाले थिचेर त्यसलाई सघन पार्दै नदीको सैकडौं भाला बगे जस्तो अनन्य बेगलाई थुन्न छेक्न थालियो अहिलेसम्म नदी र मान्छे कोही पनि हारेको छैन मान्छे हार्यो भने यसकारण हार्दैन उसमा जित्ने बल छैन बरु यसकारण हार्ला ऊ धेरै कुराको कैदी बनाइएको छ भने मान्छेलाई हराउने कुरा मान्छे होइन उसको नतोकिएको कैद हो नदीले जित्यो भने यसकारण जित्ला नदी गरिब हुँदैन त्यसको परिवार र हत्कडी हुँदैन र त्यसले बग्नका लागि रगत दिनु पर्दैन बाँधका काम गर्ने दुई किसिमका मानिस थिए एक ती जसले चन्दा दिन सकेका थिएनन् अब श्रम दिँदै गए दुई ती जो चन्दा दिए पनि बनिहारी वा ज्यालादारीमा काम गर्न आएका थिए काम गर्नेहरूमा बुढा र आइमाई त थिएनै आठ नौ वर्षका केटाकेटी पनि थिए वास्तवमा बेगार गर्नेहरूका घरबाट प्रायः हट्टाकट्टा मानिसहरू आउँदैनथे तिनीहरू अन्त कमाएर बनिहारी लिन रुचाउँथे अनि यस्तोमा चाहिँ घरका वृद्ध आइमाई र केटाकेटीलाई पठाइन्थ्यो जो बाहिर बनियारीमा काम पाउन सक्दैनथे त्यति छुट गाउँलेहरूले पाएका थिए तर यसलाई जिमदार साहेबको खुबी भन्नुपर्छ उनी त्यस्तासँग पनि काम लिन राम्ररी जान्दथे वर्षौँदेखि गरिआएको काम किन नजान्नु जिमदार साहेब छेउमा बाँसको झाङमुन्ती र डोरीको खाट ओछ्याएर बस्दथे कतैबाट एउटा तन्नाको व्यवस्था गरेर खाटमाथि ओछ्याइन्थ्यो तकिया हुन्थ्यो उनी त्यसवखत दरो घाम हेर्न नसकेर बीचबीचमा उङ्ने निधाउने पनि गर्दथे त्यस्तो बखत मजदुरहरूको काममा अलिक खोकुलोपन अवश्य आउँथ्यो सुर्ती कङ्कड खानु एकछिन ओझेलमा सुस्त आउनु र बात मार्नु आदि यस्तै मौका छोपेर गरिन्थ्यो एक्कासी जिमदारलाई निद्रैमा आफ्नो कर्तव्य बोध भएर आउँथ्यो उनी जुरुक्क उठ्थे यति एक्कासी बीचबीचमा उनी उठलान् भनेर आशंकित हुँदै हेर्ने मजदुरहरू समेत त्यसको चाल पाउँदैनथे जिमदार उठेर तोप हाने चाहिँ फोहोर गाली गर्न थाल्थे रे लक्ष्मना बेटी आके लगाऊ लात इत्यादि जिमदार उठ्नासाथ काममा फुर्ती आउन थाल्थ्यो गाली खानेहरू चाहिँ अलिकति हाँसेर र मुन्टु निहुराएर दुर्मुस चपा चलाउन थाल्थे जिमदारलाई त्यतिले पनि चित्त बुझेन भने काम गरिरहेकै ठाउँमा पुग्थे एउटा छाता उडाउने मानिस उनको पछि पछि अवश्य हुन्थ्यो हातमा भर्खरै काटेर बनाएको बाँसको हरियो कैन हुन्थ्यो जुन सर्पको जिब्रो चाहिँ उनको हातमा पिलिक पिलिक गरिरहन्थ्यो त्यहाँ गएर उनी कसैमाथि पनि त्यो जिब्रो अर्थात् कैनले चाटिदिन सक्थे त्यसमा वृद्ध आइमाई वा बालक भनेर भेद गरिन्नथ्यो एकदम समान र न्यायपूर्ण किसिम जिमदारलाई भोक लागेपछि सबैको पनपियाई गर्ने वा खाजा खाने समय हुन्थ्यो वास्तविक विश्राम त्यसै बखत लिन्थ्यो जिमदारका लागि दही चिउरा आउँथ्यो तर जसको भैँसी बिहाएको छ त्यहाँबाट मात्र अरूलाई दुःख दिइन्नथ्यो हो मालिकलाई दुधको तलतल लाग्यो भने चाहिँ यस्तो घर खोजिन्थ्यो जहाँको भैँसीको दुध सुक्न लागेको हुनाले निकै बाक्लो हुने गर्थ्यो कैयौँ दिनसम्म कुनै घटना घटेन पानी पनि परेन काम सोचेभन्दा सुचारू रूपले चलिरहेको थियो जिमदार अलिक प्रसन्न नै देखिरहेका थिए प्रसन्नतामा यो विश्वास पनि मिसिएको थियो के भने उनको बुद्धि र अनुभवको सिँढी उक्लेर गाउँ निकै माथि चढिसकेको छ र गाउँलेहरू उन्नत जातका बिउ झैँ सप्रेका छन् एउटा सानो घटना अवश्य घटेको थियो तर तेस्रो दिन नै त्यस घटनाको चर्चा पनि बन्द भयो घटना के भने जग्गा राउत बुढाको थियो यो त ठिक तर ऊ बिरामी छु भन्ने बाहना पनि गरिरहेको थियो जिमदारले तीनवटै चितुवा बराबरको गर्जन गरे एकरी बहिनके आफ्ना के काय न भेजले त बेटा जाई कमावे आई आके बिमारी के बहाना बनाइहन् त कमुवा कि करी तोहर बाप चन्दाना दिहन आ बैठी अन्न बाप कि नाति लेखा यो लामो भाषण थियो जसमा अश्लील गाली पनि मिसिएको थियो मैले शेखरलाई त्यसको अनुवाद गर्दा अलिक संक्षेपमा काम चलाएँ किनभने गालीको अनुवाद गर्न म सक्दिनँ थिएँ जिमदारको भनाइ थियो छोरो किन पठाइनस् त छोरो चाहिँ ज्याला कमाउन जाने यिनी चाहिँ आउने बिरामीको बाहना गरेर त्यसो भए काम कसले गर्छ तेरो बाउले चन्दा पनि नदिने र नबाबको नाति जस्तो बस्ने पनि जोस् जिमदारले यी वाक्यहरू निस्तै बोलेका थिएन बाँसको कैनको सितन दिएका थिए जग्गा राउत ना मालिक ना न हजुर ना भन्दै सितन खाइरह्यो त्यसपछि चुपचाप कोदालो लिएर माटो खन्न गयो पैँतालिस मिनट बितेपछि अलिकति हल्लाखल्ला आयो मालिक गाली र कैनको परिश्रमले पर्याप्त थकित भएका थिए त्यसकारण एकछिन विश्राम लिने तर्खर गर्दै थिए निधाएका थिएनन् तन्द्रामा मात्र थिए उठेर हेरे पुगेन किनभने घटनास्थल मानिसले छेकिएको थियो अन्त्यमा अलिअलि चर्केको पेटसहित उनी त्यहाँ जान बाध्य भए बुढो जग्गा आफ्नो कालो अनुहारमा पसिना लगाएर पल्टेको थियो मुखमा फिँज लागेको थियो सुनियो कोदालो चलाउँदा चलाउँदै थाम्न नसकेर लडेछ मालिकलाई सामान्य देख्नासाथ त्यसले दुवै हात जोडिदियो अर्थात् यो कुनै बाहना होइन मालिक पगले छन् मन मनाए जसले गर्दा उनी जग्गाको नारी समाउन पुगे मालिक आत्तीय छन् कलपूर्जा हल्लिए जस्तै नारी जुन चलिरहेको थियो त्यो एउटा अत्याउने कुरा थियो त्यसपछि नारीभित्र लाग्थ्यो असारको सिङ्गे सूर्य पसिदिएको छ त्यति तातो मालिक चाहिने भन्दा बढी नै गम्भीर देखिए उनले जग्गालाई घर लग्ने आदेश दिए त्यसपछि आफू पनि जग्गाको पछि पछि उसको घरसम्म गए उनको मनमा निश्चय नै जग्गालाई केही औषधिको सेवन गराउने उत्कट सेवाभाव जागृत भएको थियो त्यसको प्रमाण के भने त्यस दिन उनले यो पनि प्रवाह गरेनन् उनको अनुपस्थितिमा बाँधको काममा विशाल गडबडी आउन सक्छ मानिस जग्गाको छोरालाई गाली गर्न थाले कमाउने ठाउँमा चाहिँ आफू गयो यस्तो ठाउँमा चाहिँ पितृ समान बुढालाई पठाइदियो यस्तै यस्तै गाउँमा पानी र डाकुको ज्यादै नजिकको सम्बन्ध मानिन्थ्यो पानी परेन भने डाका पर्ने धेरै सम्भावना हुन्थ्यो अचेल त्यस्तै बेला थियो त्यसकारण बरेवाका मानिस धरमपुरको अथवा कुनै पनि नयाँ मानिस यता आइरहेको देखियो कि सतर्क सशंकित र भयग्रस्त हुन थाल्थे धरमपुरका मानिस डाका आउने अनौठो अनौठो हल्ला ल्याएर बिरेनपुर बरेवामा चारैतिर झुन्डाइदिन्थे जसको घेरामा एक दिन तिनीहरू नै त्यहाँ आएर गाउँलाई लुट्न थाल्न पनि सक्थे नियम के थियो भने लुटेपछि लुटको गुनासो गरिनु हुँदैन डाँकु चिनेका छौ भने पनि चुप लाग त्यति मात्र होइन भोलिपल्टदेखि लुट्ने र लुटिनेको सारा सम्बन्ध पूर्ववत नै हुनुपर्छ नत्र भने समाजमा पुनः लुटिने त्यत्तिकै खतरा छ लुटको गुनासाको सजाय जहाँ लुटबाट दिइन्छ त्यहाँ मान्छे निरुपाय हुन्छ र बोल्न छाडिदिन्छ एक दिन ऋषिरामले भन्यो यस्तो मैले कतै देखेको छैन एउटा गाउँ नै अर्को गाउँलाई चुस्दै लुट्दै बसेको होस् त्यस दिन ऋषिराम र शेखरले दिउँसो एउटा मरेको गाई देखेका थिए त्यसको छाला चमारहरूले काटेर लगेका थिए अब गाईको रातो मासुले भरिएको विभत्स शरीर थियो आधा घण्टापछि तिनीहरूले फर्कँदा देखे गाईमाथि गिद्ध र कुकुरहरूको हमला छ आँखा लुछिसकेका थिए त्यहाँ एउटा खोबिल्टो थियो आँखाको फ्रेम त्यो दृश्यले शेखर राज ज्यादै दिग्मिग मान्न थाल्यो दिनभरि जस्तै मानिरह्यो एकपटक त्यसै गरी एउटा आधा जलेको मुर्दा देखेको थियो नदीमा टाढासम्म घुम्न गएको बखत शेखर विशाल घृणामा डुब्न उत्रिन थाल्यो भन्यो कि यिनीहरू यसै गरी बाँच्ने हो यो कुनै सार्थकता हो जीवनको मैले भने यिनीहरूको जीवनलाई दर्शनले मात्र हल गर्न सकिँदैन एक किसिमले भन्ने हो भने जीवन समस्या पनि होइन किनभने यिनीहरू जीवनले लात हिर्काएका मानिस हुन् एउटा बक्सिङ नजानेलाई सानो परिधिमा खुम्च्याएर बक्सर भिडाइदिनु जस्तो उनीहरूको जीवन यिनीहरूको लागि प्रतिद्वन्दी छ अथवा के छ त्यही थाहा छैन किन आजको जमानामा अवसर त प्रशस्त छन् आफूलाई मासतिर डोर्याउन शेखरले भन्यो कति गरिबहरू सम्पन्न पनि त भएका छन् कि जीवनले र आजको युगले मान्छेलाई बाँच्ने र बन्ने समान अवसर दिएको छैन यिनीहरूमा त्यसको चेतनै छैन त्यो समान अवसर कस्तो हो भने एउटा कचुवालाई एक कोष पछि र एउटा खरायोलाई एक कोष अघि राखेर समान रूपमा दगुर्ने अवसर दिनु जस्तै ऋषिले भन्यो र याद राख यहाँ खरायो निदाउने खालको छैन चलाख छ सम्पन्न छ बरु आफ्नो चलाखीले र प्रचार वैभव र शक्तिले कछुवामा हीन भावना जगाउन सिपालु छ यहाँ यिनीहरू त एक कोष दुई कोष होइन शताब्दीौँ पछाडि परेका छन् काँधमा ज्यादै ठुलो दुर्भाग्यको चट्टान बोकेर दघुर्न बाध्य चट्टान नखसे पनि यिनीहरू खस्न बाध्य छन् यिनीहरूको आफ्नोपन लुटिएको छ चुसिएको छ त्यो यिनीहरूलाई थाहा छैन जुन दिन थाहा पाउलान् यो भनेको पनि वर्षौँ बितिसक्यो कुनै सम्भावनाको भित्रबाटै त्यसको अन्तर्विरोध पनि जन्मदो रहेछ क्यारे अब हेर्नु छ यस्तो परिस्थिति कहिले आउँछ जब सम्भावना त जन्मोस् तर अन्तर्विरोध नजन्मोस् त्यस दिन क्रान्ति हुन्छ तर क्रान्तिसितै त्यसको अन्तर्विरोध नजन्मिनु भन्ने के छ यही त मान्छेको लडाईँ हो बाहिर र भित्रको वास्तविक लडाईँ त्यस रात क्रान्ति त हुन सकेन तर डाका भन्ने बडो होहल्लाका साथ गाउँमा पस्यो डाँखाका खबरहरू यता केही दिनदेखि निकै जोर जोरसित गाउँमा सल्किन थालेका थिए धुवा निकै भइरहेको थियो आगो देखिँदैन थियो आज देखियो साँझको कुरा गाउँभरि गर्मी भएर बाँसको पंखा लाउँदै उत्तानो पल्टेका मानिसहरू थिए आकाशतिर एकहोरो र आकाश जत्तिकै रित्तुबार हेरिरहेका आँखाहरू शेखरराजलाई ती आँखाहरू दिउँसो देखेको गाईको आँखा थुत्तिएका खाल्डा जस्तै लागे जहाँ ज्योतिको तलासमा अन्धकार भरिएको थियो निम्ठो र तरल अन्धकार कहिलेकाहीँ बग्ने तर कहिले पनि नरित्तिने अन्धकार तिनको अस्तित्वसँग एकाकार हुन थालेको के उही अन्धकार अनि त्यसैभित्र एउटा आगो र युद्ध नजानिदो गरी चलिरहेको आफूलाई आवाज विद्रोह र सम्भावनामा साट्नलाई जस्तै बुढाहरू कुरा गर्दै थिए पचास वर्षभित्र यस्तो गर्मी भएको थिएन तिनीहरूलाई प्रत्येक वर्षको गर्मी पच्चिस पचास वर्ष अघिभन्दा कमको लाग्दैन कहिले पानी पर्यो वा नदीमा बाढी आयो भने पनि यस्तै वाक्य तिनीहरूको मुखबाट निस्किन छाड्दैन श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन डाक्टर ध्रुवचन्द्र गौतमको उपन्यास अलिखितको वाचन हो यसको आठौं श्रृंखला हामीले आज पृष्ठ एक सय पच्चिससम्म वाचन गरेर सकेका छौं अर्को साता एक सय छब्बीसौं पृष्ठदेखि नौ श्रृङ्खलाको वाचन सुनाउनेछौ अलिखित उपन्यास विक्रमसम्म दुई हजार चालिस सालको बदन पुरस्कार प्राप्त कृति हो यसको वाचन श्रुति सम्वेकमा तपाईँलाई कस्तो लाग्दैछ हामीलाई प्रतिक्रिया दिनुहोला S H R U T I Shruti at U N N dot com dot N P हाम्रो ठेगाना हो हवस् त अर्को दिनसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तुता अच्युत घिमिरी विदा चाहन्छौ नमस्कार शुभरात्री